ढुङ्गा मूर्ति मूर्ति ढुङ्गा मान्न तयार छे ढुङ्गा मूर्ति मूर्ति ढुङ्गा मान्न तयार छे रोक्ने पीडाबाट औषधि ठान्न तयार छे ढुङ्गा मूर्ति मूर्ति ढुङ्गा मान्न तयार छे यदि म भइदिएँ भने उसको ढुङ्गा मूर्ति मूर्ति ढुङ्गा मान्न तयार छे रोक्ने पीडाबाट औषधि ठान्न तयार छे यदि म भइदिए भने उसको भन्छे कुरा काट्नेहरू हान्न तयार छे ढुङ्गा मूर्ति मूर्ति ढुङ्गा मान्न तयार छे रोक्ने औषधि पीडाबाट ठान्न तयार छ नमस्कार तथा रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको रात्रिकालीन साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा रहनु भएको छ दुईजना मित्रहरू हुनुहुन्छ सहकर्मी साथी सागर परियारसँगै सञ्जय बन्जाडे भने आवाजमा म बसन्त श्रेष्ठ तपाईँमा भएका तिनै साहित्यिक रचनाहरूलाई उचित स्थान दिने तपाईँमा भएका तिनै साहित्यिक रचनाहरूलाई उजागर गर्ने अथवा भनौँ फराकिँदै गरेको नेपाली साहित्यिक बाङ्मयलाई अझ टेवा पुर्याउने यो कार्यक्रम साहित्यिक यात्रा सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै यात्रा साहित्यका विविध विषयहरूमा रहेर छलफल गरिने भलाकुसारी गरिने यो हो कार्यक्रम साहित्यिक यात्रा हामीले कार्यक्रम साहित्यिक यात्राको अघिल्लो हप्ता हामीले साहित्यिक भलाकुसारीलाई जोडेका थियौँ हामी यो जानकारी समेत यो समयमा रहेर जोडेका छौँ हामी अघिल्लो हप्ता हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिएका थिएनौँ म यो जानकारी पनि यहाँहरू समक्ष जोड्न चाहन्छु र आजको बसाइमा हामीले तपाईँका तिनै साहित्यिक रचनाहरूलाई जोड्नेछौँ जुन चाहिँ तपाईँले पठाउनु भएको छ हामीलाई हाम्रो फेसबुकको पेजमा सँगसँगै हामीलाई हाम्रो इमेल मार्फत पठाउनुभएका तिनै साहित्यिक रचनाहरूलाई जोड्नेछौँ सँगसँगै अघिल्लो हप्ताको उत्कृष्ट साहित्यिक रचनालाई समेत हामी जोड्नेछौँ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा अवश्य पनि हामी तपाईँको त्यो प्रतीक्षाको घडीलाई मेटाइसकेका छौँ तपाईँका तिनै साहित्यिक रचनाहरूलाई उत्खनन गर्ने अथवा भनौँ तपाईँलाई साहित्य क्षेत्रमा तल्लीन गराउनको निमित्त यो कार्यक्रम हामीले सञ्चालन गरेका छौँ र कार्यक्रममा उत्कृष्ट साहित्यिक रचनालाई सम्मान गर्ने व्यवस्था मिलाएको छ इन्टेल कम्प्युटर सेन्टरले जो चाहिँ सन्धिखर्क नगरपालिका वडा नम्बर एक शान्ति बगैँचा सूर्योदय एफएमको तल्लो तलामा रहेको छ त्यहाँबाट तपाईँ विगत दस वर्ष अघिदेखि आफ्नो सेवा सञ्चालन गर्दै गर्दै आएको इन्टेल कम्प्युटर एन्ड ट्रेनिङ सेन्टरमा तपाईँ कम्प्युटर सम्बन्धी hardware software basic diploma account package लगायतका सम्पूर्ण कोर्सहरू को तालिम लिन सक्नुहुन्छ जसको प्रोप्राइटर हुनुहुन्छ मनिष सिंह हुनुहुन्छ भने प्रमुख प्रशिक्षक हुनुहुन्छ बाबुराम रसाईले विगत चार वर्षदेखि कम्प्युटर प्रशिक्षण पेसामा संलग्न हुँदै आउनुभएका बाबुराम रसाइली हुनुहुन्छ उहाँको सम्पर्क नम्बर रहेको छ अन्ठानब्बे चार त्रिहत्तर तेह्र पाँच सय तिन रहेको छ त्यस्तै अर्को संस्था रहेको छ Banjade mobile and electronics center रहेको छ सन्धिखर्क सूर्योदय एफएमको तल्लो तलामा नै रहेको छ त्यहाँबाट तपाईँ हरेक मोबाइल हरेक प्रकारका मोबाइल सेट पाउनुका साथै एनटिसिएनसिएलका सिम कार्ड र रिचार्ज कार्ड समेत त्यहाँनिरबाट तपाईँ लिन सक्नुहुनेछ तपाईँलाई नयाँ मोबाइल चाहिएको छ तपाईँको मोबाइल बिग्रिएको छ भने निकै नै दक्ष प्राविधिकबाट मोबाइल मर्मतको व्यवस्था मिलाइएको छ त्यहाँका प्रोप्राइटर हुनुहुन्छ सञ्जय बन्जाडे त्यहाँको सम्पर्क नम्बर रहेको छ शून्य सतहत्तर चार बिस पाँच सय सत्तरी रहेको छ त्यसै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच सत्तरी त्रिसठी तिन सय उनातिस जोडिसकेका छौँ कार्यक्रम साहित्यिक यात्रामा उत्कृष्ट हुने साहित्यिक रचनालाई पुरस्कार सौजन्य गर्ने संस्थाहरूको नामावली यहाँनिर म उठान गरेको थिएँ अबलाई भने को हुनुभए त अघिल्लो हप्ताको उत्कृष्ट साहित्यिक रचनामा को पर्नुभए त सुनौ उहाँको साहित्यिक रचनालाई जिन्दगीको डोबाटोमा लड्खर आएँ भने कतै माफ गर्नु सपनीमै बरबर आएँ भने कतै माफ गर्नु सपनीमै बरबर आएँ भने कतै बिछुडाको पीडाबीच नसियाको सहारा लिँदै राम्रै बाटो हिँड्दा पनि धर्म राए त्यही राम्रै बाटो हिँड्दा पनि धर्म राए कतै घाउ भएको मुटुभित्र फेरि मलाई बासे दिँदा अमिलो त्यो निमुवाजै भने त्यही अमिलो त्यो निमुवाजै भने त्यही शिवको सङ्केत दिँदै साँझी पोखा अघिनमा तिम्रो सामु ज्वाला बनी भरिभ राई भनेको चाहिँ तिम्रो सामु ज्वाला बनी भरिभ राई भनेको चाहिँ तिम्रो माया जाँच्नलाई केही क्षणको लागि मात्र हरेकै मनको झन्डा बनी फरफराए भनेको चाहिँ हरेकै मनको झन्डा बनी फरफराए भनेको चाहिँ तिम्रो सुन्दर होठहरूमा प्रेम वर्ष गरेर आउँदै तिम्रो माया पाउनलाई सर्व लाएँ भने कतै तिम्रो माया पाउनलाई सर्व लाएँ भने कतै मासु गर्ने सपनीमै बर्व राएँ भने कतै राम्री बाटो हिँड्दा पनि धर्म राएँ भने कतै हामी लत्याउने मुजै चर्चा राएँ भने कतै तिम्रो सामु ज्वाला भनी भर्व राएँ भने कतै अर्कै मनको झन्डा भनी फर्फ राएँ भने कतै तिम्रो माया पाउनलाई सर्व लाएँ भने कतै हजुर यति नै अहिलेलाई चाहिँ सुनिसकेका छौँ आफ्नो साहित्यिक रचना सुनाउनु भएको थियो गजल सुनाउनु भएको थियो गुल्मीका स्रष्टा हुनुहुन्थ्यो सङ्गीत सङ्गीतम खत्री हुनुहुन्थ्यो सर्वप्रथम त बधाई छ सङ्गीतम खत्रेज्यूलाई गुल्मी हस्तीचोरका स्रष्टालाई हामी बधाई दिन चाहन्छौँ सँगसँगै एक हप्ताभित्र आफ्नो परिचय खुल्ने कागजातसहित हाम्रो सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहर्जको स्टुडियोमा सम्पर्क राख्नुहोला हामी यो आग्रह गर्न चाह्यौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाइमा रहेर तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो आउँदै गर्नुहोस् त्यो तिन्जेलसम्म सुनौ एउटा साङ्गीतिक आवाज भुत्ते टोपीले तातो हुन्छ भने नेपाली टोपी चाहिँ के हो टोपी त लारै आएको रहेछौ संसारको शिरको टोपी सगरमाथा हो सर र सगरमाथामा पहिलो पुग्ने टोपी यही टोपी हो सर संसारको शिरको टोपी सगरमाथा हो संसारको शिरको टोपी सगरमाथा हो गोपीको सेरो फेरो हाम्रो गाथा हो कहीँ पल पाल कहीँ फाट गाउँ मेरो टोपी नेपाली कहिले छड्किन्छ कहिले ठल्किन्छ मेरो टोपी नेपाली सिर को शोभा यही टोपी हो झल्किन्छ झेली झल्किन्छ मेरो टोपी नेपाली सुनिसकेका छौँ आफैमा नेपाली पोसाकको पहिचान झल्काएको थियो यो गीतले उठान गर्नुभएको थियो प्रविधि कक्षबाट सहकर्मी साथी सागर परियाले उठान गर्नुभएको थियो हामी तपाईँको त्यो प्रतीक्षालाई मेटाइसकेका छौँ यसर्थ हामी तपाईँको साहित्यिक रचना सुन्नको निमित्त आतुर छौँ यति नै बेला कोही मित्र हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखिको बोल्नुभयो छुच्ची सीता घिमिरे आराम हुनुहुन्छ हामी पनि आरामै छौँ भनौँ के गर्दै हुनुहुन्छ यतिखेर त तपाईँहरूलाई सुन्दै बसिरहेको छु सुनेर बस्नु भएको छ अनि सुन्नुको अलावा के गर्नुहुन्छ गर्छु कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई क्लास कक्षा बाह्रमा अध्ययन गर्दै हुनुहुन्छ अनि के साहित्यिक रचना ल्याउनु भएको छ आजको यो बसाइमा भन्छु सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई तिम्रो माया मेरो मनमा झल्किरह्यो मेरी आमा तिम्रै फोटो धड्कनभित्र टाँसिरह्यो मेरी आमा तिम्रो माया मेरो मनमा झल्किरह्यो मेरी आमा कति दुःख कष्ट गरी हाम्रो स्याहार गर्यौ कति दुःख कष्ट गरी हाम्रो स्याहार गर्यौ आँखाबाट आँसु भने झरिरह्यो मेरी आमा तिम्रै फोटो धड्कनभित्र टाँसिरह्यो मेरी आमा मेरो लागि सफलताको आशीर्वाद दियौ तिमीले मेरो लागि सफलताको आशीर्वाद दियौ तिमीले सरी पारीतिर टल्किरह्यो मेरी आमा आँखाबाट आँसु बनि छरिरह्यो मेरी आमा पहिला पहिला हाम्रो लागि आँसु धारा बगायो रे पहिला पहिला हाम्रो लागि आँसु धारा बगायो रे मनका सारा सबै कुरा बल्छिरह्यो मेरी आमा हिउँ सरी पारीतिर टल्किरह्यो मेरी आमा मेरो दिलमा सधैँभरि बस्ने आमा तिमी मेरो दिलमा सधैँभरि बस्ने आमा तिमी बाँच्ने आशा सधैँभरि रहिरह्यो मेरी आमा तिम्रै फोटो धड्कनभित्र टाँसिरह्यो मेरी आमा आँखाबाट आँसु बनी झरिरह्यो मेरी आमा हिउँसरी पारीतिर टल्किरह्यो मेरी आमा मनका सारा सबै कुरा बल्झिरह्यो मेरी आमा बाँच्ने आशा सधैँभरि रहिरह्यो मेरी आमा तिम्रो माया मेरो मनमा झल्किरह्यो मेरी आमा धन्यवाद दुःख गरी जसो तसो अघि बढाएर हो दुःख गरी जसो तसो अघि बढाएर हो सफलताका शिखरहरू चढाएर हो दुःख गरी जसो तसो अघि बढाएर हो जन्माउँछन् अनि हुर्काउँछन् र त सम्झिन्छ दुःख गरी तसो अघि बढाएर हो सफलताका शिखरहरू चढाएर हो जन्माउँछन् अनि हुर्काउँछन् र त सम्झिन्छ आत्मीयताको मनसँगै गढाएर हो दुःख गरी तसो अघि बढाएर हो सफलताका शिखरहरू चढाएर हो छुच्ची सीता घिमिरे भन्दै हुनुहुन्थ्यो आफ्नो नाम यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको थियो आफ्नो साहित्यिक रचना स्वरूप गजल उठान गरेर विदा भइसक्नु भएको छ तपाईँ पनि आउन सक्नुहुनेछ अनि आफ्ना साहित्यिक रचनाहरू यसरी नै उठान गर्न सक्नुहुनेछ जसको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको यो बाटो खुला गरिसकेका छौँ पुनः दोस्रो स्रोत आइसक्नु भएको छ हजुर नमस्कार हेलो हजुर अभागी गौतम भन्नुपर्छ है त आरामै हुनुहुन्छ एकदमै हजुर के गर्दै हुनुहुन्छ हजुरहरूलाई सुन्दै बसिरहेको छत्रगञ्जबाट हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ हजुर भन्नु पर्यो अनि नयाँ नौलो सुनाइदिनुहोस् न हामीलाई नौलो त ठिकै छ म अलिक स्वास्थ्यको गडबड थियो अलिक अस्वस्थ भएको थिएँ बिस्तारै बिस्तारै सुधार हुँदैछ शीघ्र स्वास्थ्य लाभको कामना पनि हामी यो प्रहरमा रहेर गर्न चाहन्छौँ अनि आफ्नो साहित्यिक रचना के ल्याउनु भएको छ मैले गजल ल्याएको छु सुरुवात गर्न सक्नुहुन्छ आफ्नो गजललाई बिहे भा छैन भने किन हुन्छ भाउजू बिहे भा छैन भने किन झाँट्नुहुन्छ भाउजू अना यसै दाइको कुरा किन काट्नुहुन्छ भाउजू अना यसै दाइको कुरा किन काट्नुहुन्छ भाउजू रातो सारी सिन्दुर पोते खै कता हरायो रातो सारी सिन्दुर पोते खै कता हरायो कलियुगसँग जवानी किन साट्नुहुन्छ भाउजू कलियुगसँग जवानी किन साट्नुहुन्छ भाउजू तपाईँको यथार्थ पोल खुलाइ सत्य साइमनले तपाईँको यथार्थ पोल खुलाइ सत्य साइमनले मेरो समीपमा झुटो कुरा किन बाँच्नुहुन्छ भाउजू मेरो समीपमा झुटो कुरा किन बाँच्नुहुन्छ भाउजू मलाई त केटी छोटी मोटी अनि सेक्सी चाहिन्छ मलाई त केटी छोटी मोटी अनि सेक्सी चाहिन्छ लामखुट्टेको ज्यानले मलाई किन आँट्नु हुन्छ भाउजू लामखुट्टेको ज्यानले मलाई किन आँट्नु हुन्छ भाउजू बिहे भएको छैन भने किन ढाँट्नु हुन्छ भाउजू अना यस्तै दाइको कुरा किन काट्नुहुन्छ भाउजू अना यस्तै दाइको कुरा किन काट्नुहुन्छ भाउजू धन्यवाद बिहे नभएको भने नढाट्न भन्नु भाउजूलाई बिहे नभएको भनी नढाट्न भन्नु भाउजूलाई दाजुका कुराहरू नकाट्न भन्नु भाउजूलाई बिहे नभएको भने नढाट्न भन्नु भाउजूलाई खै विवश छ दुनियाँ आचेल किन यस्तो हुन्छ बिहे नभएको भनी नढाट्न भन्नु भाउजूलाई दाजुका कुराहरू नकाट्न भन्नु दाजुलाई खै विवश छ दुनियाँ आचेल किन यस्तो हुन्छ चोखो मन अनि आत्मीयता नसाट्न भन्नु भाउजूलाई बिहे नभएको भनी नढाट्न भन्नु भाउजूलाई दाजुका कुराहरू नकाट्न भन्नु भाउजूलाई अभागी गौतम हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा हामीसँग तपाईँका थुप्रैभन्दा थुप्रै साहित्यिक रचनाहरू छन् जुन तपाईँले हामीलाई पठाउनु भएको थियो फुलको त्यो फुल सारेर गयो फुलको त्यो फुल सारेर गयो मेरो माया आखिर मारेर गयो बाटोमा मलाई एक्लो पारे फुलको त्यो फुल सारेर गयो मेरो माया आखिर मारेर गयो दोबाटोमा मलाई एक्लो पारे ए निष्ठुरी जिउनु न मर्नु पारेर गयौ फुलको त्यो फुल सारेर गयो मेरो माया आखिर मारेर गयौ कृष्ण श्रेष्ठले पठाउनु भएको थियो मुक्तकलाई अर्घाखाँचीको डिभर्ना ठुटे पिपलबाट हाल चाहिँ मुम्बई भारत भनेर उल्लेख गर्नुभएको थियो म उहाँको मुक्तकलाई उठान गरेको थिएँ पुनः यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही मित्र आइसक्नु भएको छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो कृष्ण हामीले अलिकति नियम बनाएका थियौँ तर पनि त्यस नियम चाहिँ पुरा गरिसक्नु भएको छ हामीले लगातार लिँदैनौँ भन्दै थियौँ तर अलिकति लामो समयपछि हामी प्रत्यक्ष टेलिफोन लिएका छौँ कृष्णजी आराम हुनुहुन्छ अनि म यो प्रश्न सोध्न चाहे कार्यक्रम सुनिराख्नु भएको छ र कस्तो मानिराख्नु भएको छ एकदम राम्रो छ भन्नुभएको छ अनि के ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई म त यस्तै सानो गाउँले गल्लीवाला तिमी म त यस्तै सानो गाउँले गल्लीवाला तिमी जताततै पर्ख्यात खल्ली बल्लीवाला तिमी भौतिक अभाव त्यसैभित्र शान्ति खोज शान्ति खोज्छु मैले यहाँ भौतिक अभाव त्यसैभित्र शान्ति खोज्छु मैले यहाँ सुख शैल जेमा पनि अल्लीवाला तिमी म त यस्तै सानो गाउँले गल्लीवाला तिमी जताततै प्रसाद कल्ली बल्लीवाला तिमी म त यस्तै सानो गाउँले गल्लीवाला तिमी हजुर यति नै सानो ठुलो मान्छेको जात हुनुहुन्न सानो ठुलो मान्छेको जात हुनुहुन्न गल्लीवाला भए पनि घात हुनुहुन्न सानो ठुलो मान्छेको जात हुनुहुन्न आखिर मान्छे त मान्छे नै हो संसारमा सानो ठुलो मान्छेको जात हुनुहुन्न गल्लीवाला भए पनि घात हुनुहुन्न आखिर मान्छे त मान्छे नै हो नि संसारमा तब त आत्माहरूमा घात हुनुहुन्न सानो ठुलो मान्छेको जात हुनुहुन्न गल्लीवाला भए पनि घात हुनुहुन्न कृष्ण भूषाल हुनुहुन्थ्यो अर्घाखाँचीको अर्घाबाट आफ्नो साहित्यिक रचना स्वरूप मुक्तको ठान गरेर गइसक्नु भएको छ म अघिल्लो हप्ता अलिकति साहित्यिक भलाकुसारीमा जोडेको प्रसङ्गलाई समेत उल्लेख गर्न चाहन्छु हाम्रो सम्पर्कमा हाम्रो स्टुडियोमा अघिल्लो हप्ता हुनुहुन्थ्यो अध्यापक गुरु हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा बेस नभएर हाम्रो प्रत्यक्ष हाम्रो स्टुडियोमा आउनुभएको थियो विष्णु बस्याल हुनुहुन्थ्यो हामीले उहाँसँगको त्यो बसाइमा अलिकति कार्यक्रममा मुक्तक आउँछन् गजल मात्र आउँछन् भन्ने कुरा त्यहाँनिर छलफल भएको थियो यसर्थ म आज पनि यो जोड्न चाहेँ कि हामीले कार्यक्रमभित्र रहेर तपाईँका गजल मात्र उठान गर्दैनौँ तपाईँका मुक्तक मात्र उठान गर्दैनौँ तपाईँमा भएका जुनसुकै साहित्यिक रचनालाई समेत हामी उठान गर्ने प्रयत्न गर्नेछौँ यो प्रतिबद्धता म आज पनि जारी गर्न चाहन्छु म एउटा गजल उठान गर्न चाहन्छु बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो बल्ल तल्ल छुट्टी मिल्यो म आउने पक्का भयो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो अमिलो भो दसैँ पनि भन्नुहुन्थ्यो बा आमा अलिकति तिहारको लागि लक्षित गरिएको थियो अलिकति अमिलो भो भन्नु अलिकति दसैँ पनि अमिलो भो भन्नुहुन्थ्यो बाबा आमा सँगै बसी अब तिहार मनाउने पक्का भो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भो बल्ल बल्ल छुट्टी मिल्यो म आउने पक्का भो उन्दै बस्नु सयपत्री मखमली फुलको माला उन्दै बस्नु सयपत्री मखमली फुलको माला सुन्ने छैन गलाभरि सजाउने पक्का भो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो बल्ल बल्ल छुट्टी मिल्यो म आउने पक्का भयो बटुलेर बालपनका साथी सङ्गी आगनीमा बटुलेर बालपनका साथी सङ्गी आँगनीमा दिपावली रङ्गे सँगै रम्ने रमाउने पक्का भयो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो बल्ल तल्ल छुट्टी मिल्यो म आउने पक्का भयो धेरै भयो देउसी भैलो खेल्न नपाएको पनि धेरै भयो देउसी भैलो खेल्न नपाएको पनि यसपालि त सँगै नाच्न नचाउने पक्का भयो बहिनी तिम्रो हातको टिका लगाउने पक्का भयो बल्ल तल्ल छुट्टी मिल्यो म आउने पक्का भयो दसैँ पछिको समयलाई अलिकति समावेश गरिएको थियो तर दसैँ अगाडि नै उल्लेख गर्दा यद्यपि समावेश गर्दा अलिकति अन्यथा लाग्न सक्छ यसलाई अन्यथा नलिदिनु होला हामीलाई भारतबाट पठाउनु भएको थियो अर्घाखाँचीको छत्रगञ्ज गाविसवटा नम्बर आठ दोहोरा चौपारी घर भइहाल चाहिँ भारतमा रहनु भएको थियो उहाँले आफ्नो साहित्यिक रचना पठाउनु भएको थियो मोहन निश्चल हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचनाको निमित्त म धन्यवाद दिन चाहन्छु पुनः अर्को स्रष्ट हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार उहाँसँगको टेलिफोन सम्बन्ध अलिकति प्रभावकारी भइराखेको छैन मिलाउने प्रयास गरिराख्नु भएको छ प्रविधि कक्षमा दुवै मित्रहरू खटिराख्नु भएको छ पुनः अर्को मित्र आइसक्नु भएको छ र उहाँलाई सम्पर्कमा ल्याउने प्रयास गरिराख्नु भएको छ हामी कार्यक्रम साहित्यिक यात्राको यो रात्रिकालीन प्रहरमा जुटिरहँदा तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सुझाव सल्लाहहरू दिन सक्नुहुनेछ जसको लागि हाम्रो फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash साहित्यिक यात्रा यस एटिआरएमा जोड्न सक्नुहुनेछ यति नै बेलाको मित्र आउनु भएको छ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो म काठमाडौँदेखि सहयोगी रबिन सहयोगी रबिन हजुर आराम हुनुहुन्छ सहयोगीजी एकदम हजुरहरूले हामी पनि आरामै छौँ भनौँ के गर्दै हुनुहुन्छ काठमाडौँमा रहेर सहयोगीजीले म अहिले पढ्दै हो कतिमा पुर्याउनु भयो आफ्नो अध्ययनलाई ब्याचलर थर्ड इयर दिएर बसेको दिएर बस्नु भएको छ सँगसँगै आफ्नो अन्य साहित्य रचना गर्ने कार्यलाई पनि अगाडि बढाउनु भएको छ अनि आफ्नो के साहित्यिक रचना ल्याउनु भएको छ आज गजल हामीलाई अन इयरमा तपाईँले सुन्नुहुन्छ कि नै अनलाइनमा सुनेको छैन अहिलेसम्म त अब सुन्ने प्रयास सुन्ने प्रयास गर्नुहोला हामी तपाईँ नोटिफिकेसन समेत जानकारीहरू समेत दिइराखेका छौँ हामी तपाईँलाई हाम्रो वेबसाइट रहेको छ डब्लु डट फेसबुक डट कम नभएर डब्लु dot Suryodaya FM dot com dot NP मार्फत सुन्न सक्नुहुनेछ सँगै हाम्रो फेसबुकमा समेत हामीले वेबसाइटको लिङ्क सेयर गरेका हुन्छौँ अनि के साहित्यिक रचना ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हाँसी खुसी बसेको रमाएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि हाँसी खुसी बसेको रमाएको देखेपछि अचम्म छ लाज आफैले लाग्छ अचम्म छ लाज आफैले लाग्छ गल्ती गर्नेले लाज बचाएको देखेपछि मान्छेले डाहा गर्छ कमाएको देखेपछि हो तिमीलाई छोडेकै हो मैले हो तिमीलाई छोडेकै हो मैले घरकै कृपाको हात कमाएको देखेपछि मान्छेले जहाँ गर्छ कमाएको देखेपछि केटी आफै पटिन्छन् तिमी जस्ता केटी आफै पटिन्छन् तिमी जस्ता केटा लायक र जागिर खाएको देखेपछि मान्छेले जहाँ गर्छ कमाएको देखेपछि रुनेछौ पछुताउनेछौ त्यो दिन तिमी रुनेछौ पछुताउनेछौ त्यो दिन तिमी मैले घर बनाएर अर्की ल्याएको देखेपछि मान्छेले दाह गर्छ कमाएको देखेपछि हाँसी खुसी बसेको रमाएको देखेपछि यति नै स्वार्थी छ दुनियाँ रमाएको देख्न चाहँदैन स्वार्थी छ दुनियाँ रमाएको देख्न चाहँदैन दुःख गरी भए पनि कमाएको देख्न चाहँदैन स्वार्थी छ दुनियाँ रमाएको देख्न चाहँदैन भनिन्छ भेटिन्छ एउटा नभए अर्को यहाँ स्वार्थी छ दुनियाँ रमाएको देख्न चाहँदैन दुःख गरी भए पनि कमाएको देख्न चाहँदैन भनिन्छ एउटा नभए अर्को भेटिन्छ यहाँ असलको हात यहाँ समाएको देख्न चाहँदैन स्वार्थी छ दुनियाँ रमाएको देख्न चाहँदैन दुःख गरी भए पनि कमाएको देख्न चाहँदैन सहयोगी रविन हुनुहुन्थ्यो काठमाडौँबाट हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको थियो म एउटा गजल उठान गर्न चाहन्छु पुनः पठाउनु भएको छ दीपक अधिकारी चञ्चलले अर्घाखाँचीको सन्धिखर्कबाट हाल चाहिँ लुधियाना भारत भनेर उल्लेख गर्नुभएको छ तिम्रो लागि कुनै दिन खास हुनेछ तिम्रो लागि कुनै दिन खास हुनेछ जिन्दगीभर तिम्रै आस पास हुनेछ सँगै जुनी बिताउला नगर चिन्ता तिम्रो लागि कुनै दिन खास हुनेछ जिन्दगीभर आफ्नै आस पास हुनेछ सँगै जुनी बिताउला न चिन्ता तिमी धड्कन म तिम्रै श्वास हुनेछु तिम्रो लागि कुनै दिन खास हुनेछु जिन्दगीभर तिम्रै आस पास हुनेछु यदि धोका दियौ भने तिमीले मलाई यदि धोका दियौ भने तिमीले मलाई तिम्रो डोली उड्दा सर्वनाश हुनेछु तिम्रो लागि कुनै दिन खास हुनेछु जिन्दगीभर तिम्रै आँसु पास हुनेछु पराई बन्दा अर्कैको सिन्दुरमा तिमी पराई बन्दा अर्कैको सिन्दुरमा तिमी बाँचे पनि म जिउँदो लास हुनेछु तिम्रो लागि कुनै दिन खास हुनेछु जिन्दगीभर तिम्रै आँसु पास हुनेछु यदि माया छुट्यो भने तिम्रो र मेरो यदि माया छुट्यो भने तिम्रो र मेरो व्यवस्था भई थुप्रिएको रास हुनेछु तिम्रो लागि कुनै दिन खास हुनेछु जिन्दगीभर तिम्रै आँसु पास हुनेछु पठाउनु भएको थियो गजल हाम्रो फेसबुक पेजमा दीपक अधिकारी चञ्चलले यति नै बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको छ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो असुरकोट अर्घाखाँचीदेखि अन्जु असफल के गर्दै हुनुहुन्छ अन्जुजीले बस्नुको अलावा के गर्नुहुन्छ अध्ययन गर्दै हुनुहुन्छ सँगसँगै साहित्य क्षेत्रमा समेत आफ्ना कलमहरू चलाइराख्नु भएको छ यसलाई निरन्तरता दिनुहोला भन्न चाहन्छु अनि के साहित्यिक रचना ल्याउनु भएको छ सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचना स्वरूप गजललाई प्रेमको नाश हुन्छ दियो प्रेमको हुन्छ बिहे बोल्ने चाहिँ कढीमा सच्चा प्रेमको बास हुन्छ जसले मायामा घात गर्छ चोट दिन्छ जसले मायामा घात गर्छ चोट दिन्छ त्यही नै धरती र आकाशको बदमास हुनेछ को धनी को गरिब नछुट्टाउँदै तल्लो र सानो भनी सबैभन्दा मायामा जात नै ठुलो हुन्छ साँचो मनलाई पैसामा व्यापार नगर्नु आफैलाई धनबाटै घात हुन्छ आफैलाई धनबाट घात हुन्छ कहाँको माया गर्ने भए दुई मन बिच गर्ने गरौँ धेरै खोज्न थाल्यो भने आफैलाई रास हुन्छ धेरै खोज्न थाल्यो भने आफैलाई रास हुन्छ यति नै हो झुपडीले प्रेमलाई स्थान दिन्छ भन्छन् हो झुपडीले प्रेमलाई स्थान दिन्छ भन्छन् सानो जति नै भए पनि मान दिन्छ भन्छन् हो झुपडीले प्रेमलाई स्थान दिन्छ भन्छन् आखिर मन न हो माया जसले गरे पनि हो झुपडीले प्रेमलाई स्थान दिन्छ भन्छन् सानो ठुलो भए पनि मान दिन्छ भन्छन् आखिर मन न हो जसलाई प्रेम गरे पनि टुङ्गिन्न कहिले पनि अभियान दिन्छ भन्छन् हो झुपडीले प्रेमलाई स्थान दिन्छ भन्छन् सानो ठुलो भए पनि मान दिन्छ भन्छन् अन्जु असफल भन्दै हुनुहुन्थ्यो हर्घाखाँचीको असुरकोटबाट म उहाँको आफ्नो साहित्यिक रचना सुनाइरहँदा उहाँले अलिकति शाब्दिक प्रयोग गर्ने क्रममा अलिकति अनर्थ लागेको थियो जातलाई प्रेममा जात ठुलो हुन्छ भन्ने भाव त्यहाँनिर समावेश भएको थियो अन्जुजी एकपटक आफ्नो साहित्यिक रचनालाई राम्रोसँग अध्ययन गर्नुहोला सँगसँगै सम्पादन गर्ने बानीको समेत विकास गर्नुहोला म यो आग्रह गर्न चाहन्छु पुनः अर्को मित्र आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो पालीदेखि शोभाजीसी के गर्दै हुनुहुन्छ शोभाजी के पनि नयाँ अब घरतिर बस्ने काम गर्ने त्यही नै हो बस्नुको अलावा के गर्नुहुन्छ घरायसी काम गर्ने त्यही हो काम गर्ने अनि बस्ने अनि सँगसँगै साहित्यिक रचनाहरू रचना गर्ने भन्दा हुन्छ हल्का अनि के साहित्यिक रचना ल्याउनु भएको छ मुक्तक छु सुरु गर्न सक्नुहुन्छ आफ्नो मुक्तकलाई आफ्नो मान्छे आफैबाट दूर भएपछि पागल बनि हिँड्दैछु म त मजबुर भएपछि आफ्नो मान्छे आफैबाट दूर भएपछि बाँच्ने मन त कसलाई हुन्छ र यहाँ उनको अन्तै नाता जोड्ने सुरु भएपछि उनको अन्तै नाता जोड्ने सुरु भएपछि मलाई पनि यस्तै यस्तै भएको छ अचेल मलाई पनि यस्तै यस्तै भएको छ अचेल उसको कारण सबको आँखाको घुर भएपछि उसको कारण सबको आँखाको घुर भएपछि अहिले यति नै सबै सपना जलेर जान्छन् एक दिन सबै सपना जलेर जान्छन् एक दिन साहस पनि गलेर जान्छन् एक दिन सबै सपना जलेर जान्छन् एक दिन जति नै जे जे गर्छु भने पनि जिन्दगीमा सबै सपना जलेर जान्छन् एक दिन साहस पनि बलेर जान्छन् एक दिन जे जे गर्छु भने पनि जिन्दगीमा हो त्यसरी नै इच्छाहरू बलेर जान्छन् एक दिन सबै सपना जलेर जान्छन् एक दिन साहस पनि गलेर जान्छन् एक दिन शोभाजीसी भन्दै हुनुहुन्थ्यो अर्घाखाँचीको पालीबाट आफ्नो साहित्यिक रचना उठान गर्नुभएको थियो म एउटा मुक्तक उठान गर्न चाहन्छु पठाउनु भएको छ अविनाश भूषालले बाँकी छ अर्घाखाँचीबाट हाम्रो फेसबुक पेजमा पठाउनु भएको थियो परीक्षाको घडी आयो यो देशमा हेर परीक्षाको घडी आयो यो देशमा हेर पुर्खाहरूको सपना गहिरहन सकेर परीक्षाको घडी आयो यो देशमा हेर जिम्मेवारी अब कसले लिनुपर्छ होला परीक्षाको घडी आयो यो देशमा हेर पुर्खाहरूको सपना गहिरहन सकेर जिम्मेवारी अब कसले लिनुपर्छ होला नेताहरू भाग्न सक्छन् सबै मिलिघेर परीक्षाको घडी आयो यो देशमा हेर पुर्खाहरूको सपना गइरहन्छ खेर पठाउनु भएको थियो अविनाश भुषालले अर्घाखाँचीको बाँगीबाट आफ्नो साहित्यिक रचना स्वरूप मुक्तक पठाउनु भएको थियो आजलाई भने कार्यक्रम साहित्यिक यात्राको अन्तिम स्रष्टा हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार आराम हुनुहुन्छ हामी पनि आराम छौँ कहाँदेखि को बोल्नुभयो अञ्जली मगर आराम हुनुहुन्छ आफ्नो साहित्यिक रचना ढिला नगरी सुरु गर्न सक्नुहुन्छ सहर हुँ जिन्दगीमा किन फुल बिहा るさはえふみなじんだきものこんちかあぴんあるほりだきもおばいとかぎろさはぷんなさくんなよおばいとかぎろさはぷんなさくんなよพักดาวพักดาวไปนี้ติดหูเพอร์หุ่นในจินตนาจิมองกาหูพินตาเราไม่ดู पनि ऐचो पैँचो सबै चल्ने गाउँ रमाइलो लाग्छ ऐचो पैँचो सबै चल्ने गाउँ रमाइलो लाग्छ हरियाली चौतर्फी उही ठाउँ रमाइलो लाग्छ ऐचो पैँचो सबै चल्ने गाउँ रमाइलो लाग्छ जहाँ आत्मीयताको सम्बन्ध प्रगाढ हुन्छ ऐचो पैँचो सबै चल्ने गाउँ रमाइलो लाग्छ हरियाली चौतर्फी उही ठाउँ रमाइलो लाग्छ जहाँ आत्मीयताको अभाव हुन्न कहिले पनि हो त्यसरी नै चल्ने नाउँ राम्रो लाग्छ ऐचो पैँचो सबै चल्ने गाउँ रमाइलो लाग्छ हरियाली चौतर्फी ठाउँ राम्रो लाग्छ अलिकति आवाजमा समस्या भइदिएको थियो म त्यसको लागि क्षमा याचना गर्न चाहन्छु बुझिसक्नु भएको छ आवाजमा अलिकति त्रुटि भएको थियो यहाँनिर म निकै नै क्षमा याचना गर्न चाहन्छु म कार्यक्रमको अन्तिममा एउटा गजल उठान गर्न चाहन्छु पठाउनु भएको छ भीम खनालले पठाउनु भएको छ युए अबुधाबीबाट जुन राम्रो कि त तिमी घाम सोधेँ मैले जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले लुकी छिपी होइन खुले याम सोधे मैले जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले तिम्रो प्रस्ताव नाइ भनेर जाँच लिएपछि जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले लुकी छिपी होइन खुले याम सोधे मैले अनि आफ्नै मञ्चसँग अनि आफ्नै मनसँग सन्जाले आयो माया गर्छु तिमीले अरू पाएनौ भने काम सोधे मैले जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले लुकी छिप्पी होइन खुले याम सोधे मैले न हाई भन्छौ न त बाई भन्छौ अचेल न हाई भन्छौ न त बाई भन्छौ अचेल के यही हो त माया गर्नुको परिणाम सोधे मैले जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले लुकी छिपे होइन खुले याम सोधे मैले झुटो रहेछ तिम्रा फेल भयो परीक्षामा झुटो रहेछ तिम्रो माया फेल भयो परीक्षामा के पाउँछौ र नाम जोड्दैमा इनाम सोधे मैले जुन राम्रो कि त तिमीलाई घाम सोधे मैले लुकी छिपी होइन खुले याम सोधे मैले धन्यवाद भीम खनाललाई हामीलाई आफ्नो गजल पठाउनु भएकोमा युए अबुधाबीबाट आफ्नो गजल पठाउनु भएको थियो म सम्पूर्ण आफ्नो साहित्यिक रचनाहरू पठाउनुहुने सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूमा विशेष आभार प्रकट गर्न चाहन्छु अलिकति आवाजमा अस्पष्टता भइराखेको छ पटक पटक यो आवाज सुनिराख्नु भएको छ अलिकति नराम्रो लाग्न सक्छ श्रोताहरूलाई त्यसको लागि म क्षमा याचना गर्न चाहन्छु स्वास्थ्यमा अलिकति समस्या भइदिएको थियो तर पनि हामी तपाईँको यो मायालाई हामीले भुल्न नसकेर हामी तपाईँको माझ उपस्थित भएका छौँ यति नै कुरा गर्दा गर्दै आजलाई भने कार्यक्रम साहित्यिक यात्राको समयावधि सकिनै लागेको छ कार्यक्रममा आउनुभएको थियो सीता घिमिरे हुनुहुन्थ्यो छुच्ची सीता घिमिरे भन्दै हुनुहुन्थ्यो अभागी गौतम हुनुहुन्थ्यो कृष्ण भूषाल हुनुहुन्थ्यो सहयोगी रविन हुनुहुन्थ्यो त्यसै गरी अन्जु हुनुहुन्थ्यो अन्जुजी हुनुहुन्थ्यो त्यसै गरी जीसी हुनुहुन्थ्यो त्यसै गरी अन्तिम स्रष्टा हुनुहुन्थ्यो अञ्जली मगर हुनुहुन्थ्यो म सबैमा विशेष आभार प्रकट गर्दै आफ्ना साहित्यिक रचनाहरू हामीलाई फेसबुक मार्फत पठाउनु हुने आफ्ना साहित्यिक रचनाहरू इमेल मार्फत पठाउनु हुने सबैमा विशेष आभार प्रकट गर्दै कार्यक्रम साहित्यिक यात्रामा प्रमाणपत्र अनि पुरस्कार सौजन्य गर्ने इन्टेल कम्प्युटर अनि बन्जाडी मोबाइल सेन्टरका दुबईका हुनुहुन्छ बाबुराम रसाइली र सञ्जय बन्जाडे दुवैलाई म विशेष आभार प्रकट गर्न चाहन्छु र प्रविधि कक्षबाट रहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याएर सहयोग गर्नुहुने दुवै सहकर्मी साथी सागर परियारसँगै सञ्जय बन्जाडे दुवैलाई म विशेष आभार प्रकट गर्दै आजलाई भने कार्यक्रम साहित्यिक यात्राबाट विदा हुन चाहन्छु पृष्ठभूमिमा बस्दै गरेको यो साङ्गीतिक आवाजसँगै हवस् त शुभरात्रि शुभ सपनी शुभ साता नमस्ते